भारतसँगको सम्बन्धमा जोखिम मोल्न तयार रहेको प्रधानमन्त्रीको भनाई भारत भ्रमणमा राष्ट्रहितलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई एमालेको सुझाव संविधान संशोधन नभए देश ठूलो संकटमा फस्ने फोरम नेपालका अध्यक्ष यादवको चेतावनी सडक सौर्य बत्ती जडानको काम यो महिना भित्र सकाउने अमरगढी नगरपालिकाको तयारी बंगलादेशको कारखानामा विस्फोटन पछिको आगलागीमा कम्तीमा पन्ध्रजनाको मृत्यु उत्तरी पेरुमा छ म्याग्नेच्युडको भूकम्पको धक्का महसुस र इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत आज भएको खेलमा म्यान्चेस्टर सिटी विजयी प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा र radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म प्रकाश पार्की खबर अब विस्तारमा सुन्नुहोस् प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको आधारमा सम्बन्ध अघि बढाउँदै नेपालको हितमा प्रयोग गर्ने चुनौतीका साथ आफू भारत भ्रमणमा जान लागेको बताएका छन् नेपाल इन्स्टिच्यूट अफ इन्टरनेशनल रिलेसनको आज राजधानीमा गरेको अन्तर्क्रियामा उनले भारत संघको सम्बन्धमा आफू जोखिम मोल्न तयार रहेको बताएका छन् उनले आफ्नो भारत भ्रमणबाट भूकम्पपछिको भारतीय नाकाबन्दी सहनु परेका नेपालीले पुनः यस्तो नियति नदोहोरिने परिस्थितिको सिर्जना गर्नु सिर्जना हुने दावी गर्नुभयो कार्यक्रममा सहभागीले नेपाल भारत चीन त्रिपक्षीय सम्बन्धलाई अघि बढ़ाउने र भारतको सम्बन्धलाई राष्ट्रिय हितको आधारमा अघि बढ़ाउन प्रधानमन्त्रीलाई सुझाव दिएका छन् प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आसन्न भारत भ्रमणमा राष्ट्रहितलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् साथै उच्च स्तरीय प्रतिनिधिमण्डलले नै प्रधानमन्त्रीलाई भेट्ने भ्रमण का क्रममा पठाउनु उठाउनु पर्ने विषय वस्तुबारे सुझाव दिने निर्णय गरेको छ एमाले स्थायी कमिटिको आजको बैठकमा प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणबारे छलफल भएको थियो बैठकले भ्रमणका बेला राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राखेर नेपाल भारत सम्बन्धलाई सुमधुर बनाउन नेपालका तर्फबाट उठाउनु पर्ने विषयवस्तुबारे ध्यान आकर्षण गराउने निर्णय गरेको छ संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन नभए देशले ठूलो संकट बेहोर्नुपर्ने चेतावनी दिएका छन् फोरम नेपालले रामेछापको सदरमुक्काम मन्थलीमा आज आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यादवले अहिलेको संविधान दुई चार जना नेताले बालुवाटारमा बसेर बनाएको आरोप लगाएका छन् फास्ट ट्र्याकको नाममा संविधान सभामा छलफल नै नगराए सबै प्रक्रियालाई निलम्बन गरेर जबरजस्ती संविधान जारी गरियो उनले भने संविधान सभाले तयार गरेको ड्राफ्टको मर्मलाई मारेर ल्याएको यो संविधान हामी हामीलाई स्वीकार्य छैन उनले भनेका छन् नयाँ संविधानले नेपाल र नेपालीको भावनालाई सम्बोधन गर्न नसक्ने उनको दावी रहेको छ अमरगढी नगरपालिकाले यो महिनाभित्र सड़क सौर्य बत्ती जडानको काम सकाउने तयारी गरेको छ सम्झौता अनुसार भदौ पन्ध्र गते भित्र नै सड़क सौर्य बत्ती जडानको काम गरिसक्नुपर्ने भए पनि विभिन्न कारणले यो महिनाभित्र सकाउने तयारी गरेको अमरगढी नगरपालिकाले जनाएको छ जडानको सम्झौता गरेका कम्पनीहरूको समयमै सामान आयात भई नसक्दा जडान कार्य ढिलो हुन पुगेको नगरपालिकाका कार्यकारी निर्देशक कार्यकारी अधिकृत मातृका प्रसाद भट्टराईले जानकारी दिएका छन् उनका अनुसार सौडीय सड़क बत्ती जडानको काम यो भित्र सकाउने भनेर कम्पनीहरूले लिखित जानकारी नै गराएका छन् सौर्य सड़क बत्ती जडानमा दुईवटा उपभोक्ता समितिहरू बनाइएको छ उक्त समितिले तीव्र रूपमा काम गरिरहेका छन् अमरगढ़ी पाँच सात र आठको समितिले फूल राख्दै बत्ती बाल्दै बाल्दै गरेर पोखरा बजारबाट बत्ती बालिसकेको छ भने अमरगढ़ी एक चार र पाँचका समितिले पुल ठड्याउने सबै काम सकाएर मात्र जडान गर्ने जडान गर्ने तयारी गरेको छ सीबीआईएमएनसीआई तालिम आज डडेलधुरामा सम्पन्न भएको छ जीएसके को आर्थिक सहयोग नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ डडेलधुरा केयर नेपालको संयुक्त साझेदारीमा संचालित सम्मान परियोजनाको स्वास्थ्य कर्मीहरूको तेस्रो ब्यासको सिबी आईएमएनसीआई तालिम सम्पन्न भएको हो तालिम पश्चात जिल्लाका स्वास्थ्य कर्मीहरू समुदाय स्तरमा नवजात शिशु तथा बाल रोगको एकीकृत व्यवस्थापन गर्न सक्षम हुने र तीन ब्याजको स्वास्थ्यकर्मीको औसत सिकाइ उपलब्धि सात दशमलव छ नौ रहेको जिल्ला परियोजना संयोजक भूसिंह खटकाले बताएका छन् तीन ब्याजको दौरानमा अहिलेसम्म डडेलधुरा जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत उनासत्तरी जना स्वास्थ्य स्वास्थ्यकर्मीहरू प्रशिक्षण दिएका थिए तालिम पश्चात नवजात शिशुको मृत्यु दर घट्ने आकलन हुने मृत्यु कम हुने जिल्लाले नवजात तथा मृत्यु मातृ स्वास्थ्यमा आशास्थित उपलब्धिहरू प्राप्त गर्ने लक्ष्य लिएको छ डडेलधुरामा दलित एकता सञ्जाल गठन गरिएको छ डडेलधुरामा रहेका विभिन्न राजनीतिक दलसँग आबद्ध व्यक्तिहरूको साझा पहलमा प्रकाश जैरोको अध्यक्षतामा एघार सदस्यीय दलित एकता सञ्जाल गठन गरिएको छ जसको उपाध्यक्षमा पम्फा रोका चयन भएका छन् भने सचिवमा कैनी सर्वसम्मत चयन भएका छन् दलितको हक हितका लागि सञ्जाल गठन गरिएको सचिव कैनीले बताउनु भएको छ डडेलधुराको भित्री मधेस क्षेत्रको परशुराम नगरपालिका बाह्र आपानीमा एक दिने अवलोकन भ्रमण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ युएसएआईडीको आर्थिक सहयोगमा रुडुकद्वारा संचालित पहल कार्यक्रम अन्तर्गत एक दिने अवलोकन भ्रमण तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको पत्रकार मानबहादुर महराले जानकारी दिएका छन् परशुराम नगरपालिका बाह्र राउटे बस्तीमा अवलोकन गरेको उहाँले बताएका छन् टोलीले राउटे बस्तीमा लगाएका तरकारीबारे अवलोकन गरेका छन् अवलोकनका क्रममा धेरै बोटहरू सुकेको भेटिएको छ चार पाँच महिना अगाडि राउटे समुदायका व्यक्तिलाई पहलले नै पौष्टिक प्लास्टिक घर र टमाटरमा बोटहरू दिएको थियो सो, सोही ठाउँमा आजै अन्तर्क्रिया कार्यक्रम समेत गरिएको पत्रकार महराले जानकारी दिएका छन् अब देश बाहिरको खबर उत्तरी पेरूमा आज छ मेग्निच्युडको भूकम्प रेकर्ड गरिएको जीएस युएसजीएसले जनाएको छ स्थानीय समय अनुसार बिहान पाँच बजेर आठ मिनट जाँदा भूकम्प गएको भए पनि धेरै ठाउँमा महसुस गरिएको थिएन जमीनबाट एक सय चौध किलोमिटर मुनि केन्द्र रहेको भूकम्पबाट क्षति भएको खबर पनि आएका छैनन् पेरुको मध्य र पूर्वीय केही शहरहरूमा भूकम्प महसुस गरिएको थियो त्यसै गरी तान्जानियामा पनि पाँच दशमलव सात मेग्निच्युडको भूकम्प गएको छ बंगलादेशको एक कारखानामा आज विस्फोटन पछि भएको आगलागीमा कम्तीमा जनाको मृत्यु भएको छ आगलागीमा परेर अरू जना घाइते भएका छनृ चातारले भवन चारतले भवनमा रहेको कारखानामा विस्फोटनका बेला एक सय भन्दा बढी कामदार कार्यरत रहेको बताइएको छ विस्फोट लगत्तै केहीले भने भागेर ज्यान जोगाएका छन् विस्फोटनको कारण पत्ता लगाउन सकेको छैन आगलागीका कारण कारखाना पूर्ण रूपमा ध्वस्त भएको छ केही घाइतेहरूको घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ़न सक्ने अनुमान गरिएको छ अब अन्तमा एउटा खेल खबर इङ्ग्लिस प्रिमियर लिग अन्तर्गत म्यान्चेस्टर डर्बीमा आज भएको खेलमा म्यान्चेस्टर सिटी विजयी भएको छ म्यान्चेस्टर युनाइटेडले घरेलु मैदान ओल्ड ट्रफोर्डमा भएको खेलमा सिटी दुई एकले विजयी भएको हो सिटीलाई केभिन डे ब्रुइनले चौधौं र केलेसे हिला चोले पैंतिसौं मिनटमा गोल गरेका छन् युनाइटेडलाई साल्ट इब्रोही भिसले बयालिसौं मिनेटमा गोल फर्काएका थिए जारी सिजनमा यो सिटीको लगातार चौथो जित हो भने म्यानियोलको पहिलो हार हो साठी प्रतिशत बल नियन्त्रणमा राखेको सिटीले म्यान्युलाई